ज्यान्छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थोप्लो छ मेगा गजलको विकास स्रष्टाको सम्मान गजल गुन्जनको अभियान जोड्न नपाई हाम्रो साथ छुट्ने हो कि छ मलाई छुन नपाई तिम्रो हात छुट्ने हो कि छ मलाई जोड्न नपाई हाम्रो साथ टुट्ने हो कि डर छ मलाई छुन नपाई तिम्रो हात छुट्ने हो कि डर छ मलाई मेरै मनको बगैँचामा मगमगाउँदै फुलेकी छौ मेरै मनको बगैँचामा मगमगाउँदै फुलेकी छौ तिम्रो डोली पराईसँग उठ्ने हो कि डर छ मलाई जोड्न नपाई हाम्रो साथ छुट्ने हो कि डर छ मलाई छुन नपाई तिम्रो हात छुट्ने हो कि छ मलाई हात हेराउँदा ज्योतिषीले भाग्य रेखा छोटो देख्यो हात हेराउँदा ज्योतिषीले भाग्य रेखा छोटो देख्यो दैव लगाई नियतिले कुट्ने हो कि डर छ मलाई जोड्न नपाई हाम्रो साथ टुट्ने हो कि डर छ मलाई छुन नपाई तिम्रो हात छुट्ने हो कि डर छ मलाई पञ्चे बाजा घन्काएर नै सिन्दुर दिन्थे उपहारमा पञ्चे बाजा घन्काएर नै सिन्दुर दिन्थे उपहारमा जवानीमै तिम्रो चुरा फुट्ने हो कि डर छ मलाई जोड्न नपाई हाम्रो साथ टुट्ने हो कि डर छ मलाई छुन नपाई तिम्रो हात छुट्ने हो कि डर छ मलाई कल कलाउँदो यो माथि दैव दशा लाग्यो भने कलकल आउँदो यो वैश्यमाथि दैव दशा लाग्यो भने पराईले तिम्रो खुसी लुट्ने हो कि डर छ मलाई जोड्न नपाई हाम्रो साथ टुट्ने हो कि डर छ मलाई नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम गजल गुन्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई अलिकति भावनाका कुरा अलिकति सृजनाका कुरा अनि अलिकति गजलका कुरा लिएर आज पनि तपाईँहरू माझ सूचनाका लागि सामुदायिक संचार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो सय छ थोप्लो छ मेघार्जको यो ध्वनि तरङ्गबाट आवाजबाट उपस्थित भइसकेको छु युवराज लामिछाने प्रदीप त्यस्तै गरी प्राविधितर्फबाट मिठो साथ रहेको छ आज पनि मुकेशको र कार्यक्रमको प्रारम्भमा आज मैले गजल वाचन गरे बालकृष्ण भट्टराई खोला नौ स्याङ्जा हाल दुवैबाट पठाउनु भएको थियो हामीलाई गजल आभार व्यक्त गर्न चाहन्छु बालकृष्ण प्रति र आजको श्रृङ्खलामा पनि हामी तपाईँहरूको आवाज जोड्छौँ तपाईँहरूलाई नै स्वागत गर्छौँ कार्यक्रममा यसैले शून्य एकहत्तर पाँच सत्तर सात सय पैँतिसको बाटोमा तपाईँ पनि आफ्ना गजल लिएर आउँदै गर्नुहोला त्यतिन्जेललाई यो साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि व्यर्थै छाती कसै को यादमा कसैको यादमा नजलाऊ थै छाती कसैको यादमा रात गाए दिन खुल्छ एउटा छ रे अर्को फुल्छ किन एक्लै रोइरहन्छौ तिम्रो लागि रुने कुन्छ किन एक्लै रोइरहन्छौ तिम्रो लागि रुने कुन छ नजलाउ व्यर्थै छाती कसैको यादमा समय लाख बिन्ती गर हो त्यो उसको मन फुट्छ बरु पगलिँदैन पाओ समय लाख बिन्ती गर ढुङ्गा हो त्यो उसको मन फुट्छ बरु पगली कविता पाक्दैन व्यर्थ किन टोलाइरहन्छ उसकै निम्ति मर्छु भन्छौ किन पल पल मारिरहन्छौ तिम्रो लागि मर्ने कुन किन पल पल मारिरहन्छौ तिम्रो लागि मर्ने कुन नजलाऊ ब्यार्थै छाती कसैको यादमा जागरे उसको नजर माँ मेरो माया धरती को धूलो नहीं भयो मराखी पूजा करे उसको नजर माँ उसकै निम्ति जोगी बाने त्यति होइन रोगी बाने अब जोगी रोगी हुन्न मेरो लागि हुने हुन्छ म त जोगी रोगी हुन्न मेरो लागि हुन्छ म त जोगी हुँदिन मेरो लागि हुनेको छ भन्दै हुनुहुन्थ्यो सौगात सायरजीले स्वागत गर्न चाहन्छु पुनः पनि कार्यक्रम गजल गुन्जनमा छौँ हामी तपाईँ पनि आउन सक्नुहुन्छ शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसमा आफ्ना गजलहरू लिएर र आजको श्रृङ्खलामा पनि हामीले तपाईँहरूकै गजललाई राख्छौँ अनि तपाईँहरूकै आवाज समेट्छौँ यसैले आउन नबुल्नुहोला कुनै एकजना साथी हुनुहुन्छ हाम्रो फोन सम्पर्कमा आइसक्नु भएको छ हजुर नमस्कार हेलो दादा नमस्ते आहा नमस्कार हजुर कहाँबाट को बोल्नुभयो म काठमाडौँबाट भवानी हुमागाई भवानी हुमागाई भवानी चाहिँ आराम हुनुहुन्छ हजुर एकदमै अनि हजुरहरू एकदम हामीहरू पनि ठिक छौँ के गर्दै हुनुहुन्छ यति बेला अहिले त भर्खरै बसिरह खानपिन भयो है हजुर भइसक्यो अरू नयाँ नौलो के छ काठमाडौँतिरको काठमाडौँतिर के हो नि दिउँसो काम लाग्छ काम चर्को छ त्यही हो ए ए हो र हजुर हुन्छ त्यसो भने गजल सुनौ सुरु त भर्खरै लेखेको अवश्य है हिउँ जस्तै आँखाबाट खस्छ मान्छे थाली पनि निस्कनलाई सियो पनि पस्छ मान्छे मुखमा राम राम जप्दै बगलीमा छुरा राखी मुखमा राम राम जप्दै बगलीमा छुरा राखी म्याउँदै मायाले ढाडमा छुरा धस्छ मान्छे फाली बनी निस्कनलाई सियो बनी पस्छ मान्छे मनभित्र पाप बोकी धर्म भाग्ने बाहनामा मनभित्र पाप बोकी धर्म भाग्ने बाहनामा कालो कर्तुत दुकाउनलाई खरानी नै घस्छ मान्छे फाली बनी निस्कनलाई सियो बनी भ्रष्ट मान्छे मानवता नै बिलिन भयो आज मान्छे मान्छेबाटै मानवता नै बिलिन भयो आज मान्छे मान्छेबाटै मौका छोपी आफन्तैले सर्पको झैँ दष्ट मान्छे फाली पनि निस्कनलाई सियो पनि फस्ट मान्छे अरू सामु माया गर्दै हाँसेको झैँ नाटक गरिए अरू सामु माया गर्दै हाँसेको झै नाटक गरी भित्र भित्रै ईर्ष्याको ध्वनि जगाई बस्छ मान्छे फाली पनि निस्कनलाई सियो बनी बस्छ मान्छे दुई दिनको जिन्दगी हो को अमर छ र यहाँ दुई दिनको जिन्दगी हो को अमर छ र यहाँ फुल जस्तै ओइलिएर एक दिन खस्छ मान्छे फाली बनी निस्कनलाई सियो बनी फस्छ मान्छे फाली बनी निस्कनलाई सियो बनी फस्छ मान्छे नै मान्छेहरू सियो भनेर पस्छन् अनि फाली भनेर निस्किन्छन् है हजुर हो त्यस्तो नहोस् कतै पनि है हामी यही कामना गर्न चाहन्छौँ भवानीजी हुन्छ अहिले शुभरात्री शुभ सपनीको साथ बिदा गर्न चाहन्छु नमस्कार भवानी हुमा गाए हुनुहुन्थ्यो काठमाडौँबाट आफ्नो गजल राखेर गइसक्नु भएको छ आउनुहोस् अबको पालो तपाईँको शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस त्यतिन्जेल एउटा गजल राख्छु हामीलाई विष्णु के गौतमले मलमचार बागलुङ हाल बुटोलबाट गजल लेखी पठाउनु भएको छ तिम्रो नजरको इसारा देखेर अचम्म लाग्छ अनि दुनियाँको नखारा देखेर अचम्म लाग्छ तिम्रो नजरको इसारा देखेर अचम्म लाग्छ कुनै दिन त हामी माथि नै बर्सिन सक्छन् कुनै दिन त हामी माथि नै बर्सिन सक्छन् त्यसैले तिनी तारा देखेर अचम्म लाग्छ तिम्रो नजरको इसारा देखेर अचम्म लाग्छ अनि दुनियाँको नखारा देखेर अचम्म लाग्छ छिनमै खुसी हुने अनि छिनमै रिसाउने छिनमै खुसी हुने अनि छिनमै रिसाउने मलाई तिम्रो पारा देखेर अचम्म लाग्छ तिम्रो नजरको इसारा देखेर अचम्म लाग्छ अनि दुनियाँको नखारा देखेर अचम्म लाग्छ आफूसँग भएको सर्वस्व त्यागेर दिँदा पनि आफूसँग भएको सर्वस्व त्यागेर दिँदा पनि मेरै विरुद्धमा नारा देखेर अचम्म लाग्छ तिम्रो नजरको इसारा देखेर अचम्म लाग्छ अनि दुनियाँको नखरा देखेर अचम्म लाग्छ त्यसैले तिनी तारा देखेर अचम्म लाग्छ मलाई तिम्रो पारा देखेर अचम्म लाग्छ विष्णु के गौतमका गजलका शेरहरू राखे तपाईँहरू माझ तपाईँ आउँदै गर्नुहोला शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसमा त्यस्तै गरी अभागी हुनुहुन्छ आफ्नो नाममा अभागी लेख्नु भएको छ धनकुटाका गजल स्रष्टा अभागीजीको यो गजल राख्न चाहन्छु माझ सुनिँदैन प्रार्थना यी मन्दिरहरूमा नचढाउ फुल पत्थरका शरीरहरूमा सुनिँदैन प्रार्थना यी मन्दिरहरूमा नचढाउ फुल पत्थरका शरीरहरूमा सरकारले खोजेन उनको बेपत्ता छोरा सरकारले खोजेन उनको बेपत्त छोरा खोजिरहन्छन् आमा उसकै तस्बिरहरूमा सुनिँदैन प्रार्थना यी मन्दिरहरूमा नचढाउ फूल पत्थरका शरीरहरूमा यहाँ प्रेम र आत्महत्या उस्तै उस्तै लाग्छ हो यहाँ प्रेम र आत्महत्या उस्तै उस्तै लाग्छ दुवैले झुन्डाएर जान्छन् तारे भिरहरूमा सुनिँदैन प्रार्थना यी मन्दिरहरूमा नचढाउ फूल पत्थरका शरीरहरूमा हिजो आज प्यार मौसमी खेती भएछ हो हिजो आज प्यार मौसमी खेती भएछ फुल्छन् बसन्तमा झर्छन् शिशिरहरूमा सुनिँदैन प्रार्थना यी मन्दिरहरूमा नचढाउ फुल पत्थरका शरीरहरूमा तिम्रो भन्दा टाढै छैन यो अभागी तिम्रो भन्दा टाढा छैन यो अभावै महसुस गर यी शीतल समीरहरूमा सुनिँदैन प्रार्थना यी मन्दिरहरूमा नचढाउ फूल पत्थरका शरीरहरूमा फोन सम्पर्कमा कुनै एकजना साथी हजुर नमस्कार चकमन्न रातमा ह्यार गर्दा चकमन्न रातमा ह्यार गर्दा के सोच्नु मैले खै ट्यार गर्दा चकमन्न रातमा ह्यार गर्दा मनमा सुनामी झै लाग्दो रहेछ मनमा सुनामी आए झै लाग्दो रहेछ शरीर के सट फ्यार गर्दा के सोध्नु मैले खै ट्यार गर्दा ओत लाग्ने ठाउँ थिएन आसपास ओत लाग्ने ठाउँ थिएन आसपास अचानक मेघ गर्जी झ्यार गर्दा के सोध्नु मैले खै ट्यार गर्दा एक पाइला के थिए त्यहाँबाट एक पाइला के सरे थिए त्यहाँबाट रोकिए पाइला अघि म्यार गर्दा के सोच्नु मैले खै ट्यार गर्दा बिउजे झल्यास एक्कासी म त बिउजे झल्यास एक्कासी म त टेबल घरि क्यार क्यार गर्दा यस्तो मैले खै प्यार गर्दा सकमन्न रातमा हेर गर्दा यति हो सर नमस्कार म पहिलाबाट सरच लगाएँ सरोज आराम हुनुहुन्छ आराम सर यसो घडीले बिउजाइदियो क्या हजुर घडीले बिउजाइदियो क्या हो अवश्य पनि कार्यक्रम गजल गुन्जन आएछ भनेर होला सायद <laughs> बिउजन यसो नयाँ काफिया अलिकति नयाँ अलि हाल्न खोज्यो एकदम एकदम अरू के छ सुनाउनुहोस् एकदम ठिक छ सर यस्तै हो अलि चलिरहेको छ भन्नुभयो अब के भन्नु आराम हुनुहुन्छ है एकदम के छ आज अर्को गजल पनि सुनाउनुहुन्छ सुनाउने नै भनेको ल ल छिटो ल गजल चाहिँ यस्तो हो यसो सोल्टिनेर जिस्का है यो चाहिँ ए ए यस्तै हो कि अलि पर छ घर सोल्टिनीको यतै हो कि अलि पर छ घर सोल्टिनीको अनि के छ हालको खबर सोल्टिनीको यतै हो कि अलि पर छ घर सोल्टिनीको अनि के छ हालको खबर सोल्टिनीको चिटिक्क परेको रहेछ है त अनुहार पनि चिटिक्क परेको रहेछ है त अनुहार पनि खासमा के हो नाम र थर सोल्टिनीको यतै हो यतै हो कि अलि पर छ घर सोल्टिनीको किताब च्यापी किन क्याम्पस जानु पर्यो किताब च्यापी किन क्याम्पस जानु पर्यो यही बस न मै बनुला सर सोल्टिनेको अनि के छ हालको खबर सोल्टिनेको भर गर्ने लायक छैनौ रे भन्छन् अरूले भर गर्ने लायक छैनौ भन्छन् अरूले तर म त गर्छु नि भर सोल्टिनेको अनि के छ हालको खबर सोल्टिनेको के गल्ती बोले मैले रिसाइ नहेर न त्यसरी के गल्ती बोले मैले रिसाई नहेर न त्यसरी न त लाग्छ मलाई त टर सोल्टिनेको अनि के छ हालको खबर सोल्टिनेको यतै हो कि अलि पर छ घर सोल्टिनेको हजुर नमस्कार खबर राम्रै छ है खबर राम्रै होला यही आशा गरौँ है हुन्छ खुसी लाग्यो सरोजी कार्यक्रममा आउनुभयो भोलि डाउनलोड गरेर पनि सुन्नु होला भन्दै थिएँ सुन्छु सर सधैँ सुनिरहेको यो कार्यक्रम त्यही फोन गरेँ आज अवश्य पनि हुन्छ बहिनी शरद चौलागाई हुनुहुन्थ्यो सर्लाहीबाट सोल्टिनीको घरको बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो गजलबाट आउनुहोस् तपाईँ पनि यस्तै यस्तै गजलहरू लिएर सुन्दर शेरहरूको साथमा त्यतिन्जेल एउटा गजल राख्छु तपाईँहरू माझ हामीलाई यहाँ लेखी पठाउनु भएको छ जिउँदो जस्तो अलिअलि लास जस्तो अलिअलि मान्छेहरू समयको दास जस्तो अलिअलि जिउँदो जस्तो अलिअलि लास जस्तो अलिअलि मान्छेहरू समयको दास जस्तो अलिअलि घरिघरि सताउँछ अज्ञात कोही विद्रोहीले घरिघरि सताउँछ अज्ञात कोही विद्रोहीले सन्तास जस्तो अलिअलि प्यास जस्तो अलिअलि जिउँदो जस्तो अलिअलि लास जस्तो अलिअलि मान्छेहरू समयको दाह जस्तो अलिअलि वर्षौपछि थाहा भयो उसको पनि मनमुटु पछि थाहा भयो उसको पनि मनमुटु ढुङ्गा जस्तो अलिअलि कपास जस्तो अलिअलि जिउँदो जस्तो अलिअलि लास जस्तो अलिअलि मान्छेहरू समयको दाह जस्तो अलिअलि उनी गइन अन्तैतिर सिउँदो भरि छल गरी उनी घैन अन्तैतिर सिउँदोभरि छल गरी उल्लास जस्तो अलिअलि नाच जस्तो अलिअलि जिउँदो जस्तो अलिअलि लास जस्तो अलिअलि वाह वाह निकै हृदयबाट आभार व्यक्त गर्न चाहन्छु राम शरण श्रेष्ठजीलाई चिसापानी रामेछापबाट र हाल काठमाडौँबाट यो गजलको लागि फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर कहाँबाट नमस्कार म लक्ष्मीनगरदेखि विष्णु गौतम ए ए लक्ष्मीनगरबाट भर्खरबाट तपाईँको गजल राखेको थिएँ हजुर म सुनेको थिएँ विष्णुजी आराम हुन्छ हजुर एकदम आराम छ अनि तपाईँ भन्नुहोस् एकदम हामीहरूको पनि ठिकै छ भनौँ विष्णुजी के छ नयाँ नौलो बुटोलतिरको नयाँ नौलो ठिकै छ कलेज जाने आउने त्यस्तै छ ए ए रमाइलो छ है भनेपछि हजुर ठिकै छ हुन्छ विष्णुजी गजल सुनाउँदैछु भने तपाईँकै आवाजबाट हजुर हजुर जब कुनै दिन तिम्रो सम्मान हुनेछ जब जब कुनै दिन तिम्रो सम्मान हुनेछ म आफै सम्मानित भएको भान हुनेछ जब कुनै दिन तिम्रो सम्मान हुनेछ वर्षौं पछि आज घर फर्किँदैछ छोरो वर्षौं पछि वर्षौं पछि आज घर फर्किँदैछ छोरो अब ती आमाको ओठमा मुस्कान हुनेछ जब कुनै दिन तिम्रो सम्मान हुनेछ हरेक रात सपनीमा याद पठायौ भने हरेक रात हरेक रात सपनीमा याद पठायौ भने तिम्रा ती यादहरूको जेल चलान हुनेछ जब कुनै दिन तिम्रो सम्मान हुनेछ सरकारले उसको बस्ती भत्काएपछि सरकारले सरकारले उसको बस्ती भत्काएपछि सडकमै रात सडकमै बिहान हुनेछ जब कुनै दिन तिम्रो सम्मान हुनेछ यो जन्मभरि नै कठोर तपस्या गरे भने अन्तिम शेर यो जन्मभरि नै कठोर तपस्या गरे भने के अर्को जन्ममा विष्णु भगवान हुनेछ जब कुनै दिन तिम्रो सम्मान हुनेछ म आफै सम्मानित भएको भान हुनेछ हजुर अवश्य पनि विष्णुजी अर्को जन्ममा भगवान भएर आउनु होला यही काम गर्छु <laughs> अनि आराम हुनुहुन्छ विष्णुजी हजुर एकदम आराम हुन्छ त्यसो भने विष्णुजी अहिले शुभरात्रि शुभ सपनी हजुर धन्यवाद विष्णु गौतम आउनुभएको थियो बागलुङका मित्र हाल लक्ष्मी लक्ष्मीनगरबाट तपाईँ आउँदै गर्नुहोला त्यति झेलावतको गजल राख्न चाहन्छु दीप मिलन रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारबाट गजल पठाउनु भएको छ मैले तिमीलाई दिएको चोट के थियो र माया मारी जानुपर्ने खोट के थियो र मैले तिमीलाई दिएको चोट के थियो र माया मारी पर्ने खोट के थियो र सुनै खानी भेटायो कि सुनको महल सुनै खानी भेटायो कि सुनको महल माग्या भए ज्यानै दिन्थे नोट के थियो र मैले तिमीलाई दिएको चोट के थियो र माया मारी पर्ने खोट के थियो र हाँसी हाँसी स्वीकार्थे म मृत्यु तिम्रै लागि हाँसी हाँसी स्वीकार्थे म मृत्यु तिम्रै लागि अरबको घाम सहे भोट के थियो र मैले तिमीलाई दिएको चोट के थियो र माया मारी जानु पर्ने खोट के थियो र हिजो आज स्वतन्त्र छु भन्दै हिँड्छौ अरे हिजो आज स्वतन्त्र छु भन्दै हिँड्छौ रे यो प्यार जन्जिर हुने अठोट के थियो र मैले तिमीलाई दिएको चोट के थियो र माया मारी जानु पर्ने खोट के थियो र आहा दिप मिलनको गजल राखे अब तपाईँको पालो कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्नुभयो रुद्रपुरबाट सम्झनापुर रुद्रपुरकै मित्रको गजल राखेको थिएँ भर्खर चिन्नुहुन्छ दिपजीलाई रुद्रपुरमा रमाइलो गर्नुहुन्थ्यो गजल लेख्ने मान्छे भेटघाट पनि भएको थियो मसँग चाहिँ ए छैन है हाल चाहिँ कतार हुनुहुन्छ उहाँ सम्झनाजीहरू आराम हुनुहुन्छ सबैजना त्यतातिर एकदम हामीहरू पनि ठिकै छौँ भन्नुपर्छ हुन्छ त्यसो भने कि आवाजबाट गजल सुनौ है बाध्यताको भुमरीमा परेपछि के गरे त बाध्यताको भुमरीमा परेपछि के गरे त सफलताले पनि डेरा सरेपछि के गरे त तपाईँको दोषी भई यहाँ बाँच्ने मन थिएन सबैको दोषी भई यहाँ बाँच्ने मेरो मन थिएन मनका सारा आशाहरू मरेपछि के गरौँ त सफलताले पनि डेरा सरेपछि के गरे त जग बलियो नभएर घर बलियो भएन नि जग बलियो नभएर घर बलियो भएन नि फक्राउन खोजेको फुल झरेपछि के गर्यो त मनका सारा आशाहरू मरेपछि के गरौँ त शिर मेरो निहुरी रह्यो ठाडो हुन सकेन नि शिर मेरो निहुरी रह्यो खाएर हुन सकेन नि जहिले सुकै असफलता झरेपछि के गर्यो त फक्रन नखोजेको फुल झरेपछि के गर्यो त मेरो सारा जिन्दगी नै तिमीलाई नै सुम्पेथे मेरो सारा जिन्दगी नै तिमीलाई नै सुम्पेथे तिमीले नै विश्वाख्या त गरेपछि के गरे त जहिले सुकै असफलता छरेपछि के गरौँ त फक्र खोजेको फुल झरेपछि के गरे त मनका सारा आशाहरू मरेपछि के गरे त सफलताले पनि डेरा सरेपछि के गरे त हजुर यति नै कसको के लाग्छ र है नियतिले नै यस्तै गरेपछि हजुर खुसी लाग्यो सम्झना दा सम्झनाजी निकै दमदार शेरहरू पस्किदिनु भयो सम्पूर्ण रेडियो सुनेर बस्नुभएको श्रोताहरूको लागि सम्झँदै राख्नु होला भन्दै अहिलेलाई शुभरात्रि शुभ सपनीको साथ विदा गर्छु नमस्कार नमस्कार सम्झना पुन आउनुभयो रुद्रपुर रूपन्देहीबाट अब तपाईँको पालो त्यतिन्जेल एउटा गजल राख्छु विनिता कार्की विरहीले हामीलाई गजल प्रेषण गर्नुभएको छ चाहना उस्तै बानी उस्तै उसको मेरो कहानी उस्तै चाहना उस्तै बानी उस्तै उसको मेरो कहानी उस्तै कहिले समयले लुटिसक्यो अहिले समयले लुटिसक्यो पहिले थियो जवानी उस्तै चाहना उस्तै बानी उस्तै उसको मेरो कहानी उस्तै उसको धन र मेरो विचार उसको धन र मेरो विचार हामीले गर्ने लगानी उस्तै चाहना उस्तै बानी उस्तै उसको मेरो कहानी उस्तै ऊ शराब म आँसु पिउँछु हो ऊ शराब म आँसु पिउँछु दुवैसँग छ खानी उस्तै चाहना उस्तै पानी उस्तै चाहना उस्तै बानी उस्तै उसको मेरो कहानी उस्तै म मर्छु एक दिन ऊ पनि मर्छ ऊ मर्छ एक दिन म पनि मर्छु घाटमा हुनेछ खरानी उस्तै चाहना उस्तै बानी उस्तै उसको मेरो कहानी उस्तै विनिता कार्की बिराईको गजल पछि तपाईँलाई जोड्छु कुनै हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को भयो म हजुरकै शुभ चिन्तक अभागी काठमाडौँबाट ए ए मानन्दर अभागीजी आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ मानन्दरजी के गर्दै हुनुहुन्छ यति बेला खुसी लाग्यो आज तपाईँ चाहिँ साक्षात्कार आउनु भएको छ धन्यवाद हुन्छ त्यसो भने तपाईँका गजलहरूलाई धेरै वाचन गरेँ मैले धेरै पहिलादेखि नै तर आज भने तपाईँकै आवाजबाट सुनौ ल हुन्छ एउटा मलाई मन पर्थ्यो एउटा पुरानो अवश्य पनि सुरु गरौँ हस् हस् धन्यवाद हिजो आज छाक टार्न घरबार बेचिन्छ हिजो आज छाक टार्न घरबार बेचिन्छ मुर्दाले लखेटेपछि घरबार बेचिन्छ हिजो आज फाक्टा आफ्ना घरबार बेचिन्छ नामर्दले मैदानमा युद्ध गर्न नसक्नाले नामर्दले मैदानमा युद्ध गर्न नसक्नाले पूर्वज आफ्नो वंशको दरबार बेचिन्छ मुर्दाले लखेटेपछि दरबार बेचिन्छ आफू भन्नेले मलाई मूत्र खाएपछि के गरोस् आफ्नो भन्नेले मलबुत्र खाएपछि के गरोस् आज हार खाएपछि सरकार बेचिन्छ वाह वाह वाह मुर्दाले लखेटेपछि दरबार बेचिन्छ सिरै धलेपछि आज के नै काम लाग्यो र सिरै धलेपछि आज के नै काम लाग्यो र हिजो निर्माण गरेको कारागार बेचिन्छ आज हार खाएपछि सरकार बेचिन्छ निर्दोषीलाई अकारण सबैजनाले आज निर्दोषीलाई अकारण सबैजनाले आज आरोपित बनाएपछि वफादार बेचिन्छ हिजो निर्माण गरेको कारागार बेचिन्छ अब अन्तिम शेर पूजा आज आजकल गरेर मात्र के गर्नु र पूजा आज आजकल गरेर मात्र के गर्नु र अस्तित्व नै नरहेपछि संस्कार बेचिन्छ हिजो आज छाकधारमा दरबार बेचिन्छ मुर्दाले लखेटिएपछि दरबार बेचिन्छ धन्यवाद खुसी लाग्यो निकै दमदार सेयरहरूको साथमा निकै आज कार्यक्रमको शोभा बढाइदिनु भयो मानन्दरजी खुसी लाग्यो धन्यवादमा आउँदै गर्छु नि अवश्य कहिले काहीँ सम्झिदिनु होला भन्दै अहिले शुभरात्रि शुभरात्रिका साथ विदा गर्न तपाईँको श्रोता हाम्रो सब श्रोता साथीहरूलाई पनि नमस्कार मेरो अवश्य पनि शुभरात्रि शुभरात्रि धन्यवाद निकै दमदाह शेरहरूको ध्वनि अनि अग्रज पनि हुनुहुन्छ मानन्द रहभागी आउनुभयो काठमाडौँबाट निकै निकै निकै दमदार शेरहरूको धनी हुनुहुन्छ तपाईँ आउँदै गर्नुहोला शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसमा आजको श्रृङ्खलामा पनि सदा जस्तै तपाईँहरूकै आवाजलाई समेटिरहेका छौँ अनि तपाईँहरूकै गजललाई पनि राखिरहेको छु यति बेला साथी आइसक्नु भएको छ हजुर नमस्कार हेलो नमस्ते नमस्कार कहाँबाट को बोल्नुभयो भलोइबाट पुष्पाजी पुष्पाजी आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ के गर्दै हुनुहुन्छ पुष्पाजी म यतिकै बसिरहेको छु केही पनि गरेको छैन खानपिन त भयो है भइसक्यो हाम्रो पनि भइसक्यो तर मुकेशको भएको छैन उता हुन्छ त्यसो भने पुष्पाजीको गजल सुन सुरु बनि पातभरि छल्किन्छौ र लेख्छु गजल सीतावनी पातभरि छल्किन्छौ र लेख्छु गजल हिरा बनी सागरमा झल्किन्छौ र लेख्छु गजल कहाँ छ र तिम्रो याद नआउने ठाउँ मलाई कहाँ छ र तिम्रो याद नआउने ठाउँ मलाई एना हेर्दा एना मानी टल्किन्छौ र लेख्छु गजल हिरा बनी सागरमा टल्किन्छौ र लेख्छु गजल निदाउने बाहनामा सपनीमा आउँछौ र त निदाउने बाहनामा सपनीमा आउँछौ र त त्यसैले त रातमा उठी झस्किएर लेख्छु गजल एना हेर्दा एना मानी टल्किन्छौ र लेख्छु गजल जिन्दगीको गोरेठोमा तिम्रो याद धेरै आउँदा जिन्दगीको गोरेठोमा तिम्रो याद धेरै आउँदा त्यसैले त तिम्रो यादमा कल्पिएर लेख्छु गजल त्यसैले त रातमा उठी जस्किएर लेख्छु गजल एना हेर्दा एना मानि टल्किन्छौ र लेख्छु गजल हिरा भोलि सागरमा झल्किन्छौ र लेख्छु गजल हजुर यति नै जता हेर्छु तिम्रै याद तिम्रै सम्झना है <laughs> अनि त्यसपछि गजल फुरिहाल्छ यस्तै यस्तै अवश्य पनि खुसी लाग्यो पुष्पाजी निकै दमदार सेरो लेख्नुहुन्छ करम नरोकियोस् गजल लेखन है एक गर्छु हुन्छ पुष्पाजी शुभरात्री पुष्पा आचार्य आउनुभयो भलुबाट निकै सुन्दर गजल कि धनी पनि हुनुहुन्छ गइसक्नु भएको छ अबको पालो तपाईँको शून्य एकात्तर पाँच सात सय पैँतिसमा र त्यतिन्जेल एउटा गजल राख्छु यहाँ तपाईँहरूलाई फोनमा कुनै साथी आइसक्नु भयो पहिला फोन लिन्छु त्यसपछि समयले साथ दियो भने तपाईँको गजर राख्छु फोन सम्पर्कमा साथी आउनुभयो हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्नुभयो गौरव शर्मा गौरव शर्मा हजुर गौरवजी आराम हुनुहुन्छ हजुर आरामै छु अनि हजुर एकदम हामीहरू पनि ठिक छौँ अनि पहिलो पटक जस्तो लाग्यो हजुर पहिलो पटक पहिला पनि गजल गुन्जनमा पहिला हो कि अहिले त फर्स्ट टाइम छ फर्स्ट टाइम हो त्यही त नै के गर्नुहुन्छ केरावानतिर अहिले अध्ययन कार्यरत छु कहाँ पुऱ्याउनु भयो नि अहिले नाइनमा छु ए ए ए हो र हजुर ल त्यसो भने गजल सुनौ है दाजु मेरो गजल चाहिँ तिन सेयरको छ हुन्छ हुन्छ सुनाउनुहोस् ल त है त गजलको शीर्षक छ मायाको गोरेटो धोका दिनु थियो भने नाता तिमीले गाँसे बिना धोका दिनु थियो भने नाता तिमीले गाँसे बिना माया गर्ने बाहनामा दो बाटोमा छोडे बिन माया गर्ने बाहनामा दो बाटोमा छोडे बिन माया एउटा फुलबारी हो चारैतिर फुलको घर माया एउटा फुलबारी हो चारैतिर फुलको घर अरूलाई माया गर्छु भने अब मलाई बिर्सिने गर अरूलाई माया गर्छु भने अब मलाई बिर्सिने गर तिमीले मलाई छोडे के भयो म बाँच्न सक्छु आफैसँग तिमीले मलाई छोडे के भयो म बाँच्न सक्छु आफैसँग अरू कसैले माया दिए म जीवन साथ्न सक्छु उसैसँग अरू कसैले माया गरे म जीवन साथ्न सक्छु आफैसँग हजुर दाजु गौरवजी हजुर तपाईँको यो गजल भएको छैन है तर शब्द लेख्नुहुन्छ केही छैन गाह्रो छैन गजलमा रदीप काफियाहरू मिलाउनु भयो भने तपाईँ गजल लेख्न एकदम सक्षम हुनुहुनेछ है तर यो चाहिँ गजल भएको छैन तपाईँ शब्दलाई चाहिँ खोज्नुहुन्छ है तर अग्रजहरूको गजल पढ्नुहोला अनि गजलका कार्यक्रमहरू पनि सुन्नुहोला यसले तपाईँलाई प्रेरणा दिनेछ है खुसी लाग्यो तपाईँलाई गजल मनपर्छ है अन्य कार्यक्रमहरू पनि सुन्नु होला र गजल पढ्नु होला गजलको संरचना वास्तविक संरचना बुझ्नु होला अनि गजलमा पनि क्रम चलाउनु होला है अवश्य पनि हुन्छ अहिले छुटौँ नमस्कार गौरव शर्मा आउनुभएको थियो आफ्नो रचना सुनाएर गइसक्नु भएको छ उहाँको गजल भएको थिएन अवश्य पनि तपाईँहरू गजल लेख्न चाहनुहुन्छ गजल प्रेमी हुनुहुन्छ भने तपाईँले अग्रजका गजलहरू पढ्न सक्नुहुन्छ त्यस्तै गरी यस्तै गजलमय अनि गजलका कार्यक्रमहरू सुन्न सक्नुहुन्छ त्यसैले तपाईँले चाहिँ गजल धेरै छ ठुलो छ यसको विषयमा छलफल गरिएर सकिने अवस्था पनि छैन धेरैभन्दा धेरै छ गजलको बारेमा बुझ्नका लागि र यसमा तपाईँले मिलाउनका लागि रदिफ र काफियाहरूको संयोजन गर्नुहोला र तपाईँ गजललाई माया गर्नुहुन्छ भने एउटा संरचनाभित्र तपाईँले बाँध्न सक्नुहुन्छ अन्य साथीहरूको अग्रजहरूको गजल सुनेर पनि यही कामना गर्न चाहे सम्पूर्ण गजल मन पराउने साथीहरूलाई गजल लेख्नुहुन्छ उहाँहरूको लागि पनि अझै कलम अगाडि बढाउनु होला भन्न चाहन्छु र अब भने कार्यक्रमको निर्धारित समय सकिने आँटेको सङ्केत गर्दै हुनुहुन्छ मलाई मुकेशजीले यसैले तपाईँहरूमा छुट्नुपर्ने हुन्छ अर्को श्रृङ्खलामा आउनेछु र आजको श्रृङ्खलामा गजल धेरैजना साथीहरूले पठाउनु भएको थियो केही साथीहरूको मात्र मैले गजल राखेँ कार्यक्रममा समयले साथ नदिएको कारण अर्को श्रृङ्खलाहरूमा पनि तपाईँहरूमा म पालैसँग तपाईँहरूका गजललाई पनि राख्न चाहन्छु यो बाचा तपाईँहरूको लागि र तपाईँ पनि गजल लेख्न नछोड्नुहोला गजलमा कलम चलाउँदै गर्नुहोला जिन्दगी गजलकै छ जति रमाउनु छ तपाईँ गजलमा निकै रमाउनु सक्नुहुन्छ यसैले अर्को श्रृङ्खलामा तपाईँसँग भेट हुने बाचा गर्दै आजको लागि प्राविधिका कुशल मित्र मुकेशलाई हृदयबाटै धन्य धन्यवाद दिनुपर्छ र अन्य साथीहरूलाई ज जसले कार्यक्रमलाई ब्लगमा राखेर साथ दिनुहुन्छ उहाँहरूलाई पनि सम्झिनुपर्ने हुन्छ W W W dot Chisapani Nepal dot blog sport dot com W W W dot Mohan Bihani dot blog sport dot com W W W dot Arjun Drishti dot blog sport dot com W W W dot Ashish Danai dot com dot NP त्यस्तै गरी W W W dot Butwal online dot com W W W dot radio Devdaha dot blog sport dot com त्यस्तै गरी डब्लु डब्लु डब्लु डट मेरो रापाको dot blog sport dot com लगायतका अन्य धेरैभन्दा धेरै ब्लग स्पोर्ट अनि वेबसाइटबाट तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ uh, कतिपय साथीहरूले ब्लगमा राख्नुहुन्छ र हामीलाई जानकारी पनि गराउनु भएको छैन uh, हुन त त्यो पनि पोजिटिभ कुरा हो साथीहरूले ब्लगमा राखेर जानकारी गराइदिनु भयो भने हामी तपाईँको ब्लग स्पोर्टको नाम अनि वेबसाइटको नाम कार्यक्रमबाटै राखिदिन्छौँ यही जानकारी तपाईँहरूको लागि राख्दै अलिकति चाडपर्वको नजिक छौँ हामीहरू चोरी डकैतीहरू गाउँ समाजमा बढिरहेका घटनाहरू पनि सुनिरहेका छौँ यसैले घर वरिपरि आफ्नो समाजमा ख्याल गर्नुहोला घरका झ्याल ढोकाहरू राम्रोसँग लगाएर सुत्नुहोला यही कामना गर्न चाहन्छु र अहिलेलाई तपाईँ सम्पूर्णलाई शुभरात्रि शुभ सपनीको कामना गर्दै आवाजबाट युवराज लामी छाने प्रदीप पनि रोजे लिन चाहन्छ हस्त नमस्कार शुभरात्रि शुभ सपनी किन आउँछ तिम्रो या एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर भरि जति खेरै तिम्रो याद तिम्रै तस्बिर भरि जति खेरै